बस्दैछ बिहान एघार बजेपछि पार्टी कार्य बल्कमा बस्ने बैठकमा यसअघिको बैठकले तय गरेका नौवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुनेछ यसअघिको बैठकले चुनाव केन्द्रित एजेन्डा तय गरे पनि अन्तिम निष्कर्षमा नपुगेकाले आजबाट थप छलफल हुने पोलिट ब्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो पन्तका अनुसार चुनाव केन्द्रित एजेन्डामा छलफल गर्न यो दोस्रो चरणको पोलिटब्युरो बैठक बोलाइएको हो बैठकमा आन्तरिक पदप्रति कार्य विभाजन पार्टीमा फर्किन चाहने र प्रवेश गर्न इच्छुकका लागि दिने स्थान लगायतका समग्र विषयमा छलफल हुने पन्तले बताउनुभयो केही दिनअघि केन्द्रीय समिति बैठक पनि बोलाइएकाले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेन्डामा समेत छलफल हुने बताइएको छ नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा आज पार्टीले सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा छलफल हुने भएको छ सोमबारको बैठकमा केन्द्रीय समिति विस्तार गरेको माओवादीले आज सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा छलफल गर्ने भएको हो साथै बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सरकार विरोधी आन्दोलन र पार्टीको सुदृढीकरण लगायतका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो नेकपा माओवादी सरकार विरुद्ध साना दललाई लिएर केही समयदेखि आन्दोलनमा रहेका छन् सोमबारको बैठकमा बैठकमा नेकपा माओवादीले अन्य पार्टीबाट प्रवेश गरेकाहरू जनजाति महिला वरिष्ठ वरिष्ठता लगायतका सहभागी गराई जम्बो केन्द्रीय समिति विस्तार गरेको छ एक सय वैकल्पिक र एकान्न पूर्णकालीन केन्द्रीय सदस्य चयन गरेको छ यसको आधिकारिक घोषणा भोलि हुनेछ सुनको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहने भएको छ सोमबार प्रति तोला तीन हजार तीन सय रुपियाँ घटेको सुनको मूल्य आज थप चार हजार रुपियाँसम्म घट्न सक्ने अनुमान गरिएको छ नेपाल सुनचाँदी व्यवसाय महासंघका अध्यक्ष मणिरत्न साकेका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य अंश एक डलरमा कारोबार भइरहेको छ नेपाली अनुसार बिहान एघार बजेसम्म यही मूल्य कायम रहे नेपाली बजारमा पनि प्रति तोला सुनको मूल्य अडचालिस हजारसम्म झर्न सक्ने बताउनु बताउनुभयो सुनको मूल्य निरन्तर ओह्रालो लागेपछि अफरलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसाय महासंघका अध्यक्ष बताउनु बताउनुभयो उहाँले भन्नुभयो यसरी भाउ घट्ने हो भने हाम्रो व्यापार त बाढीले बगाए बराबर हुन्छ व्यवसायले बढी मूल्यमा किनेको सुन सस्तोमा बेच्नुपर्ने अवस्था आएको साक्यले भयो सरकारले नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन एकैसाथ सुरु गर्ने भएको छ गृह मन्त्रालयसँगको समन्वयमा नागरिकता वितरण र मतदाता नावली सङ्कलन छिट्टै सुरु हुने निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिनुभयो यसबारे मन्त्रालयसँग छलफल भइरहेको उहाँले बताउनुभयो गृह मन्त्रालयले नागरिकता वितरणका लागि तीन सय पाँचवटा टोली खटाएको छ मन्त्रालयको टोलीसँगै आयोगको टोली पनि खटिने र सहितको मतदाता नामावली संकलन गर्ने तयारी भएको हो दलहरूबीच भएको सहमति अनुसार नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन विशेष विशेष अभियान एक महिनासम्म सञ्चालन हुनेछ जन्मका आधारमा नेपाली नागरिकता पाएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सहमति अनुसार यो अभियान सुरु हुन लागेको हो उमेर पुगेका सबै नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र लिन र मतदाता नामावली सङ्कलनमा सहभागी हुन गृह मन्त्रालयले आग्रह गरिसकेको छ मतदाता नामावली अध्यावधि गर्न नागरिकता वितरण कार्य पूर्वाधारको रूपमा रहेकाले दुवै काम सँगसँगै गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ गृहले प्रचलित कानून बमोजिम उमेर पुगेका र नागरिकता नलिएका सबैलाई नागरिकताको प्रमाणपत्र लिने र मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न पनि आग्रह गरेको छ सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगत्मक परीक्षाको नयाँ व्यवस्था आउँदो हप्तादेखि लागू हुने भएको छ यसअघि वैशाख एक गतेदेखि नयाँ व्यवस्था अनुसार परीक्षा लिने भनिएकोमा पूर्वाधार तयार नभइसकेकाले दस गतेदेखि मात्रै लागू गर्ने बागमती अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ देशभर एउटै तरिकाबाट प्रयोगत्मक परीक्षा लिने गरी नियमावली लागू भइसके पनि पूर्वाधार तयार भइ नसकेकाले अहिले काठमाडौँमा मात्र नयाँ व्यवस्था अनुसार परीक्षा परीक्षा लिइनेछ लाइसेन्स शाखाका निमित्त प्रमुख राममणि पोखरेलका अनुसार बागमती अञ्चलबाट लाइसेन्स लिन चाहनेका लागि दुई ठाउँमा ट्रायल लिने व्यवस्था मिलाइएको छ मोटरसाइकल र स्कुटरका लागि ट्रली बसको कम्पाउन्डमा तथा अरू साना र ठूला गाडीका लागि बग्गीखानामा ट्रायल परीक्षा हुनेछ उपत्यका बाहिर पनि पूर्वाधार तयार गर्ने काम भइरहेकाले सम्भव भएसम्म सबै ठाउँमा यो आर्थिक वर्षको अन्त्यसम्म नयाँ व्यवस्था लागू हुने पोखरेलको भनाइ छ नयाँ व्यवस्था अनुसार प्रयोगत्मक परीक्षा लिने तरिका परिवर्तन गरिएको छ अङ्ग्रेजीको आठ आकारमा चलाउनु पर्ने स्पिड ब्रेकर गियर नियन्त्रण उकालो ओह्रालो साङ्गुर बाटो सडक बत्ती जेब्रा क्रसिङ ग्यारेज पार्किङ लगायत सबै परीक्षण गरिनेछ ट्रायल नै नलिई लाइसेन्स लिएको र पछिल्लो दुई वर्षभित्र लाइसेन्स लिएकाहरूबाट दुर्घटना धेरै भएको पाइएको भन्दै यातायात यातायात व्यवस्था विभागले नयाँ परीक्षा प्रणाली लागू गरेको हो बन्दकका कारण पश्चिम तराईका दाङ बाँकी बर्दिया कैलाली र कञ्चनपुरमा गाडी चलेका छैनन् ललितपुरको एक घरमा कमलरी राखेकी दाङकी सिर्जना चौधरीको गएको चैत्र चौध गते हत्या भएको भन्दै संलग्नमाथि कारवाहीको माग गर्दै आरू संघ संस्था र आदिवासी जनजाति महासंघले बन्द आह्वान गरेका हुन् आन्दोलनरत संघ संस्थाहरूले सिर्जनाका हत्यामा संलग्नलाई राजनैतिक संरक्षण बन्द कमलरी राख्नेलाई जेल चलान कमलरी बाधाश्रम एन तत्काल घोषणा बेपत्ता कमलरीको खोजीका लागि उच्च स्तरीय छानबिन समिति गठन लगायतका माग गरेका छन् दाङको लालमटिया गाविसकी बाह्र वर्षीय सृजना चौधरीको गएको चैत्र चौध गते बुधबार कमलरी बसेको घरमा जलेर ज्यान गएको थियो नवलप्रासीको गैंडाकोटमा रहेको मौलाकालीका सामुदायिक वनमा तीन दिनदेखि लागेको आग लागिका कारण लाखौंको क्षति भएको छ कुल चार सय तिस हेक्टर क्षेत्रफल वनमध्ये आगलागीका कारण हालसम्म दुई सय हेक्टर भन्दा बढी जंगलको भाग प्रभावित भएको मौलाकाली मौलाकालीका सामुदायिक वनका अध्यक्ष धनबहादुर पौडेलले जानकारी दिनुभयो सामुदायिक वनको ओक्ले र चिसापानी क्षेत्रमा लागेको आग लागि नियन्त्रणमा लिनका लागि सामुदायिक वनका उपभोक्ता र इलाका प्रहरीकारले गैराकरको टोलीले प्रयास गरे पनि अहिलेसम्म आग लागि नियन्त्रणमा आउन नसकेको अध्यक्ष पौडेलले बताउनुभयो अब पालो अर्पण जनावासको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 पचास एकसठी सात सय त्रिचालिस विदेशका समाचार अमेरिकाको बोस्टन सहरमा बम विस्फोट हुँदा तीनजनाको ज्यान गएको छ एक सय जना भन्दा धेरै घाइते भएका छन् घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ घटना बोस्टन म्याराथन टुङ्ग्याउने क्षेत्रमा भएको प्रहरीले जनाएको छ फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले घटना आतंकवादीले गराएको हुन सक्ने आशंका गरेको छ घटनापछि टेलिभिजनबाट सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाको पुनः छानबिन गर्ने र यसमा संलग्नलाई कडा कानुनी कारवाही गर्ने बताउनुभयो अहिलेसम्म घटना कसले र किन गराएको हो भन्ने यकिन भइ नसकिएको भन्दै ओबामाले यसलाई छिट्टै पत्ता लगाउने बताउनुभयो बोस्टन प्रहरी प्रमुख एडबर्ड डेभिसले बोस्टनका बासिन्दालाई घरभित्र बस्न र बाहिर हिँड्नु परेमा पनि ठूलो समूहमा नहिँड्न आग्रह गर्नुभएको छ उहाँले हालसम्म कसैलाई पनि पक्राउ नगरेको बताए पनि संसार माध्यमहरूले भने केही व्यक्ति पक्राउ परेको दावी गरेका छन् एउटा खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् पहिलो खेलमा किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेबिल्स बीच प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपरान्न सभा चार बजे तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ अहिलेसम्म चार खेल खेलेको कोलकाता दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्कसहित अङ्क तालिकामा पाँचौँ स्थानमा छ भने एक खेल कम खेलेको पन्जाब एकमा जित र दुईमा हार बेहोर्दै दुई अङ्कको साथ साथ अन्तिमबाट दोस्रोमा छ त्यस्तै बेङ्गलोर पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोर्दै छ सहित दोस्रो स्थानमा छ भने चार खेल खेलेको दिल्लीले सबै खेलेको छ ऊ अङ्क तालिकामा अन्तिममा छ यसैबीच गैराती सम्पन्न खेलमा पुणे वारियर्सले चेन्नई सुपर किङ्सलाई चौबिस रनले पराजित गरेको थियो टस जितेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक रन बनाएको थियो पुणेका लागि आरन फिन्सले सर्वाधिक सडसठी रनको योगदान दिए भने स्टिभन स्मिथ उनाचालिस रनमा नट आउट रहे एक रनको लक्ष्य पक्षाउँदै जवाफी ब्याटिङमा उत्रेको चेन्नई सुपर किङ्सले बिस ओभर खेल्दै आठ विकेटको क्षतिमा मात्र एक रन बनाउन सक्यो चेन्नईका बद्रीनाथले चौतिस रन बनाए पनि अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः पटक। चुनावको तयारी र पार्टीको आन्तरिक एजेन्डामा छलफल गर्न नेकपा एमाले पोलिटब्युरो बैठक बस्दै नेकपा माओवादीले सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा आज छलफल गर्ने नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य एकैसाथ सुरु गर्ने सरकारको तयारी सुनको मूल्य आज थप चार हजार रुपियाँसम्म घट्न सक्ने अनुमान अमेरिकाको बोस्टन सहरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु एक सय भन्दा बढी घाइते र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदै गैरातीको खेलमा पुणे वारियर्सद्वारा चेन्नई पराजित अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला ¡Gol!